अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थुप्लो पाँच र यो कार्यक्रम मेरो रचना उडेको सास दागबत्ती लगाइदेऊ मरेको लास उडेको सास दागबत्ती लगाइदेऊ ढलेर देहा छलेर गयो चितामा जलाइदेऊ गरेका गल्ती मागेर माफी जाँदैछु प्यारी गरेका गल्ती मागेर माफी जाँदैछु प्यारी रिस र राग मनमा भए छातीमा फलाइदेऊ मरेको लास उडेको सास दागवती लगाइदेऊ सुख र दुःख अधेरो औँसी जगत सारामा सुख र दुःख अधेरो औँसी जगत सारामा मधुर दीप निभेर गए प्यालामा थमाइदेऊ देहा ढलेर देहा छलेर गयो चितामा जलाइदेऊ नर नहुनु थियो त्यही भयो आज बिरान हुँदैछु नहुनु थियो त्यही भयो आज बिरान हुँदैछु बाँचेका मेरा अस्तु र शेष श्रद्धा गलाइदेऊ देहा छलेर गयो चितामा जलाइदेऊ ओइलाइ गयो जवानी फुल साँचेर साचिन्न ओइलाइ गयो जवानी फुल साँचेर साचिन्न हस्तको बिच सडेर गयो बोटबाट ढलाइदेऊ ढलेर देह छलेर गयो चितामा जलाइदेऊ तटपेर अझै यो बाँच्नुभन्दा मुक्ति छ मरणमा तटपेर अझै यो बाँच्नुभन्दा मुक्ति छ मरणमा भावीले यो लेखेर गयो यो भाग्य चलाइदेऊ नरुनु प्रिय चुरा र सगु सिन्दुर सम्झेर राम नै त्यो सत्य साँचेर अब घरबारी चलाइदेऊ मरेर टेको सास दागबत्ती लगाइदेऊ ढलेर देह छलेर गयो चितामा जलाइदेऊ ढलेर देह छलेर गयो चितामा जलाइदेऊ म मरेर के भू म जस्तो हजार पाइहाल्छु म मरेर के भो म जस्तो हजार पाइहाल्छु बिस्तारै बिस्तारै सन्तै मायालाई हाल्छु म मरेर के भू म जस्तो हजार पाइहाल्छु पर्छ हाँस्नु पर्छ ममदा मर्छु न भन प्रिय तिमी त बाँच्नु पर्छ म मरेर के भो म जस्तो हजार पाइहाल्छु फुल झर्दैमा सधैँ खाली तिम्रो मैले संसार छोडिँदैमा म मरेर के भो म जस्तो हजार पाइहाल्छु म मरेर के भो म जस्तो हजार पाइहाल्छु बिस्तारै बिस्तारै भुल्छौ मलाई अन्तै माया लैहाल्छौ नमस्कार अनि साहित्यिक अभिवादन गर्न चाहन्छु साहित्यको साझा फुलबारी कार्यक्रम मेरो रचनाको पर्खाइमा बस्नुभएका तपाईँ सबै सबैजनालाई भेट्नको निम्ति आज पनि उपस्थित भइसकेका छौँ दर्पण पारिका अननीय मित्र रिजन केसीसँगै मसु तपाईँकै साहित्यिक मित्र दिपेन्द्र सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेघाट सँगसँगै तपाईँले हामीलाई इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot एनपीबाट पनि विश्वभरिकै साथ सुनेर साथ दिइराख्नु भएको छ कार्यक्रम मेरो रचनाको व्यवसायमा हामी तपाईँकै साहित्यिक सिर्जनाहरू तपाईँकै गीत तपाईँकै कथा कविता गजल साहित्यका सबै फुलहरू फुल्ने गर्छन् यो साझा फुलबारीमा कार्यक्रम मेरो रचनाको यो व्यवसायमा तपाईँसँग त्यो रचनाहरू छन् तपाईँ त्यो साहित्यमा कलम चलाउँदै हुनुहुन्छ भने कार्यक्रम मेरो रचनालाई सम्झन सक्नुहुनेछ कार्यक्रम मेरो रचना रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहर्च रत्नगर एक बकुलर चोक चितवन त्यसै गरी तपाईँले हामीलाई इमेल पनि गर्न सक्नुहुनेछ RJ Dipendra one two three eight Gmail dot com यो ठेगानामा पनि तपाईँले आफ्नो इमेलहरू पठाउन सक्नुहुनेछ त्यसै गरी तपाईँ फेसबुक प्रयोग गर्नुहुन्छ फेसबुकमा आफ्ना रचनाहरू पठाउनु पठाउन चाहनुहुन्छ भने आफ्नो फेसबुक पेजमा जानुहोस् W W W dot Facebook dot com slash मेरो रचना डट फाइभलाई तपाईँले सर्च गर्नुभयो भने कार्यक्रम मेरो रचनाको पेजलाई तपाईँले पाउनुहुनेछ अनि त्यसमा तपाईँका रचनाहरू पठाउनु पठाउनुभयो भने अवश्य कार्यक्रम मेरो रचनामा तपाईँका रचनाहरूले ठाउँ पाउने नै छन् प्रिय मित्र कार्यक्रम मेरो रचनालाई तपाईँले विभिन्न वेबसाइट विभिन्न ब्लग स्पोर्टहरूमा सुनेर साथ दिन सक्नुहुनेछ Chisapani Nepal dot blogspot dot कमबाट त्यसै गरी Mohan Bihani dot blogspot dot कमबाट radio Arpan dot blogspot dot कमबाट पनि तपाईँले कार्यक्रम मेरो रचनालाई जुनसुकै समयमा डाउनलोड गरेर सुन्न सक्नुहुनेछ कार्यक्रम मेरो रचनाको बसाइमा हामी तपाईँकै साहित्यिक सिर्जनाहरूको साथमा हुने गर्छौँ तपाईँकै साहित्यिक सिर्जनाहरूमा बग्ने गर्छौँ तपाईँकै ती भावना रूपी त्यो अक्षरहरूमा शब्द रूपी अक्षरहरूमा हामी एकैछिन सेयर गर्ने गर्छौँ र आज पनि त्यही क्रममा जुड्नको निम्ति उपस्थित भएका छौँ हामी तपाईँका रचनाहरूले आज पनि स्थान पाउनेछन् तपाईँको त्यो रचनाहरू आज पनि मेरा पल्टाभरि आइपुगेका छन् ती तपाईँका रचनाहरूलाई म क्रमशः साथ दिँदै जानेछु क्रमशः वाचन गर्दै जानेछु आज पनि कार्यक्रमको सुरुवातमा मैले एउटा साहित्यिक गजलबाट उत्थान गरेको थिएँ दैलो उघारेको थिएँ आजको व्यवसायको मरिएको लास उडेको सास दागबत्ती लगाइदेऊ ढलेर देहा छलेर गयो चितामा जलाइदेऊ नरुनु प्रिय चोरा र स्वाग सिन्दुर सम्झेर राम नै सत्य सोचेर अब घरबारी चलाइदेऊ ढलेर देहा छलेर गयो चितामा जलाइदेऊ वास्तवमै पनि निकै सुन्दर रचना त्यो आफ्नो प्रियतमलाई सम्झिएको रचना आफू मरेर गए पनि त्यो लासलाई दागबत्ती लगाइदेऊ है प्रिय त्यो चितामा जलाइदेऊ भनेका कुराहरू हुँदै थियो रचनामा अनि त्यो संसारमा सुख दुःख अँधेरो औँसी जगतमा सार रहेका छन् तरै पनि त्यो मधुर दीप निभेर गए पनि प्याला थमाइदेऊ है तिमीले भन्ने रचनामा हुँदै थियो त्यो भावना लागि यो सुन्दर रचनाको लागि बिखर्चे रामजीलाई पनि धेरै धेरै धन्यवाद उहाँको घर चितवन हाल मरुभूमिको छातीबाट यो रचनालाई पठाइदिनु भयो तपाईँलाई धेरै धेरै धन्यवाद आगामी दिनहरूमा पनि यस्तै यस्तै रचना मैले व्यवसायमा रहेर पढ्न पाइरहेको हुँ त्यसै गरी अर्को रचनालाई अगाडि जोड्छु अब क्रमशः तपाईँको रचनाहरूलाई अगाडि जोड्छु मेरो हातमा लक्ष्मण भन्दना श्रीजीले गोर्खा हाल अबुधाबी युएमा हुनुहुन्छ उहाँ उहाँको रचनालाई अगाडि जोड्छु डोको र नाम्लो यो थाप्लो माथि टुटेन कहिल्यै डोको र नामले यो थाप्लोमाथि टुटेन कहिल्यै अभावै रहोस् ओठमा मुस्कान लुकेन कहिल्यै युद्धको बेला बेपत्त भने बा आमा फन्त युद्धको बेला बेपत्त भने बा आमा फन्त त्यही दिनदेखि भविष्य गुम्यो मिलन कहिले कहिले डोको र नामले यो थाप्लोमाथि टुटेन कहिले शिक्षाको नाउँमा उस्तै छ व्यापार देशमा जैनी शिक्षाको नाउँमा उस्तै छ व्यापार देशमा अझै नै कलिला हातमा कलम र कापी पुगेन कहिले अभावै रहुछ ओठमा मुस्कान लुकेन कहिले कागजमा सीमित बन्दैछ कानुन खै हक र अधिकार कागजमा सीमित बन्दैछन् कानुन खै हक र अधिकार ती गरिबमाथि कसैले न्याहा गरेन कहिले टोको र नाम्लो यो थाप्लोमाथि टुटेन कहिले आश्वासन दिँदै राज्यले लुट्यो निर्धनको सपना आश्वासन दिँदै राज्यले लुट्यो निर्धको सपना कर्णाली अनि जुम्लाको चित्कार सुनेन कहिल्यै टोको र थाप्लो थाप्लोमाथि टुटेन कहिल्यै अभावै रहोस् ओठमा मुस्कान लुकेन कहिल्यै डुको र नाम्लो यो थाप्लोमा माथि छुटेन कहिल्यै निकै सुन्दर रचना यो सुन्दर रचनाको लागि लक्ष्मण भन्तना शिरीषजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु आगामी दिनहरूमा पनि यस्तै यस्तै रचना पढ्न पाइराखौँ मैले त्यसै गरी अर्को रचनालाई अगाडि जोड्छु मेरो हातमा गजल छ राजु आचार्य दिप चितवन माडेदेखि लेख्नुहुन्छ घर होइन मन महल छ प्रिय घर होइन मन महल छ प्रिय मुटुमा माया अटल छ प्रिय दूर नहुनु नहुनु है म घाती हुन्न दूर नहुनु है म घाती हुन्न त्यागीको भाव सवाल छ प्रिय घर होइन मन महल छ प्रिय एकछिन त हो एकछिन्न त हो मरिसाउने एक चिन्ह त हो मरिसाउने मायामा विचार तरल छ प्रिय मुटुमा माया अटल छ प्रिय लिन्छौ कि लिनौ उपहार मेरो लिन्छौ कि लिनौ उपहार मेरो हातमा हिलोको कलम छ प्रिय मुटुमा माया अटल छ प्रिय मनभरि हुँदा सम्झेर गर्नु मनभरि हुँदा सम्झे सम्झने गर्नु भर्खर रचेको गजल छ प्रिय मुटुमा माया अटल छ प्रिय घर होइन मन महल छ प्रिय निकै सुन्दर रचना यो सुन्दर रचनाको लागि राजु दिप आचार्यजीलाई पनि धेरै धेरै धन्यवाद छ आगामी दिनहरू पनि यस्तै यस्तै रचना मैले व्यवसायमा रहेर वाचन गर्न पाइरहेको त्यसै गरी अर्को रचनालाई जोड्छु गजल छ मेरो हातमा गणेश भट्ट अनुजी लेख्नुहुन्छ ऊ केही अक्षरहरू धुलेको सपना राख्छ ऊ केही अक्षरहरू धुलोको सपना राख्छ पानामा राख्छ साहुको पैतालोले यो पनि निशानामा राख्छ सञ्जीवनी पाइने गाउँबाट लग्यो बामा सञ्जीवनी पाइने गाउँबाट लग्यो बामा अब उसले औषधि पाइने ठेगानामा राख्छ ऊ केही अक्षरहरू धुलोको पानामा राख्छ घरभित्र छिर्दा कर्णालीले पनि थाहा पायो घरभित्र छिर्दा कर्णालीले पनि थाहा पायो युवकले रहदानीलाई मात्र उभानमा राख्छ ऊ केही अक्षरहरू धुलोको पानामा राख्छ आखिर मुर्दालाई उडाएर के नै हुन्छ र आखिर मुर्दालाई उडाएर के नै हुन्छ र झन्डा देऊ सरकार उसले सिमानामा राख्छ झन्डा देऊ सरकार उसले सिमानामा राख्छ ठुलो भएपछि बस्तीमा ठुलो भएपछि बस्तीमा जुन ल्याउनु ल्याउँछु भन्थ्यो ठुलो भएपछि बस्तीमा जुन ल्याउँछु भन्थ्यो अचेल केरी टिपेर किनारामा राख्छ केही असेरहरू धुलोको पानामा राख्छ साहुको पैतालाले यो पनि निशानामा राख्छ ऊ केही अक्षरहरू धुलोको पानामा राख्छ निकै सुन्दर रचना यो सुन्दर रचनाको लागि तपाईँहरूलाई पनि धेरै धेरै धन्यवाद छ त्यसै गरी अर्को रचनालाई अगाडि जोड्छु मेरो हातमा खट्क कुवार अदृश्यजीको रचना छ उहाँको घर पोखरा हाल मलेसियामा हुनुहुन्छ उहाँ उहाँको रचनालाई पनि अगाडि जोड्छु रम्न खोज्दा बिर्सिए रे पुग्छु तिम्रो माझ फेरि रम्न खोज्दा बिर्सिएर पुग्छु तिम्रो माझ फेरि ठेस लाग्दा निष्ठुरीको याद आयो आज फेरि हुन्न मेरो जिन्दगीमा सोध्छु जस्तो गर्छु भन्दै हुन्न मेरो जिन्दगीमा सोध्छु जस्तो गर्छु भन्दै काँचभित्र राख्थे साँची भेट तिम्रो फे साथ फेरि रम्न खोज्दा बिर्सिएर पुग्छु तिम्रो माझ फेरि जल्नु मेरो हो कि भाग्य पढ्छु जलै तापमाथि हाल्थे पानी मर्न आगो मार्न आगो भइदिए त्यो आँट फेरि रम्न खोज्दा बिर्सिएर पुग्छु तिम्रो माझ फेरि फुलमाथि सप्तरङ्गी रङ भर्ने चाह पहिले फुलमाथि सप्तरङ्गी रङ्ग भर्ने चाह पहिले पोथे जवान फुल जस्तो भेटे उसको काख फेरि पोख्थे जवान फुल जस्तो भेटे उसको काख फेरि रम्न खोज्दा बिर्सिएर पुग्छु तिम्रो माझ फेरि ठेस लाग्दा निष्ठुरीको याद आयो फेरि ठेस लाग्दा निष्ठुरीको याद आयो फेरि खड्कुवा रदृश्य पोखराह मलेसियादेखि यो रचना पठाइदिनु भयो धेरै धेरै धन्यवाद प्रिय मित्र यो बसायम रहेर अर्को सुमधुर साङ्गीतिक आवाजलाई अगाडि जोड्छु कार्यक्रम सुन्दै गर्नुहोला यसै वर्ष घरको धुरी छाउनै पर्ने थियो छाउनै पर्ने थियो यसै वर्ष घरको धुरी यसै वर्ष घरको धुरी छाउनै पर्ने थियो छाउनै पर्ने थियो कुन पापीले घरबार মা আগো লাগাই দিও কোন পাপি লেখার বাড়ি মা আগো লাগাই দিও কোন পাপি লেখার বাড়ি মা আগো লাগাই দিও কোন পাপি লেখার বাড়ি মা আগো লাগাই দিও मसँग बोल्न छोडिदियो मेरै मान्छे मैसँग बोल्न छोडिदियो अनयासै से बाटोमा बाटो मोडिदियो हर छौ मुल्को पानी घर छेउको मुल्को पानी यसै वर्षा सुक्यो यसै वर्षा सुक्यो जीवन दिन्छु भन्थ्यो प्रिय केमा चित्त दुख्यो जीवन दिन्छु भन्थ्यो प्रिय बेलामा चित्त दुख्यो जीवन दिन्छु भन्थ्यो प्रिय केमा चित्त दुख्यो जीवन दिन्छु भन्थ्यो प्रिय केमा चित्त दुख्यो गोरिया मालाको बाले हसिनाले कुट्यो ओ खोरिया मालाको बाले हसिनाले कुट्यो सुख हुँदा लाको माया दुःख पर्दा छुट्यो भने हुन्थ्यो बरु मलाई भने हुन्थ्यो बरु मलाई कस्तो गल्ती भयो कस्तो गल्ती भयो माफी माग्ने मौकासम्म नदिएर गयो माग्ने मौका सम्म गयो माफी माग्ने मौका सम्म नदिएरै गयो माफी माग्ने मौका सम्म नदिएरै गयो यसै वर्ष घरको दोरे यसै वर्ष घरको राम्रो काम गर्नेको पछाडि समाज हुनेछन् तिम्रो असल कार्यमा मेरो आवाज हुनेछन् मैले मैलेदेखि सपनामा भेट्न आइनौ भने तिमी मैले देख्ने सपनामा भेट्न आइनौ भने तिमी बिरानो पो भयो कि भन्ने मेरो अन्दाज हुनेछ तिम्रो असल कार्यमा मेरो आवाज हुनेछ फुलले हिर्काएर दुखाएको मेरो मुटुको फुलले हिर्काएर दुखाएको मेरो मुटुको मात्र तिम्रो माया भरपर्दो इजाजत हुनेछ तिम्रा असल कार्यमा मेरो आवाज हुनेछ तिमी बेसहाराको सहारा मात्र बनिदेऊ तिमी बेसहाराको सहारा मात्र बनिदेऊ हेर्दा जाऊ शिरमा सफलताको तेज हुनेछ तिम्रा असल कार्यमा मेरो आवाज हुनेछ यी साझहरूमा यी साँझहरूमा यादहरू पठाएनौ भने यी साँझहरूमा यादहरू पठाएनौ भने साँच्चै स्वरू तिम्रो सरोवर नवराज हुनेछ साँच्चै स्वरू तिम्रो सरोवर नवराज हुनेछ तिम्रा राम्रा काम असल कार्यमा मेरो आवाज हुनेछ राम्रो काम गर्नेको पछाडि समाज हुनेछ तिम्रो असल कार्यमा मेरो आवाज हुनेछ हेम सरोवर सौद खतिवडा तिन डोटीदेखिको रचना मैले वाचन गरेँ यो सुन्दर रचना सँगसँगै पुनः स्वागत गर्न चाहन्छु कार्यक्रम मेरो रचनाको बसाइलाई तपाईँले सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगा हर्चमा त्यसै गरी इन्टरनेट लाइनको W W W dot radio Arpan dot com dot एनपीबाट पनि विश्वभरिकै साथ सुनेर साथ दिइराख्नु भएको छ कार्यक्रमको उत्तरार्धतिर आइपुगिसकेका छौँ हामी तपाईँका रचनाहरू धेरैभन्दा धेरै मेरा पोल्टभरि छन् तपाईँका रचनालाई सरसर्ती अगाडि जोड्छु चाँडो चाँडै गरेर छिट्टो छिट्टो गरेर वाचन गर्ने जमर्को रहन्छ अब मेरो मेरो हातमा रामचन्द्र घिमिरेजीको रचना छ दसैँको वरिफेरीमा रहेर लेखिएको रचना चाडपर्व आयो भन्छन् तर मलाई हामीलाई आएको छैन चाडपर्व आयो भन्छन् तर हामीलाई आएको छैन बर्खा लाउँदा चुहिने छानो अझै पनि छाएको छैन कति खुसी भाका होलान् हामीलाई भने दशा आउँछ कति खुसी भाका होलान् हामीलाई भने दशा आउँछ मुखियासँग लिएको ऋण अझै चुक्त भएको छैन चाडपर्व आयो भन्छन् तर हामीलाई आएको छैन बर्खा लाग्दछु हिँड्ने छानो अझै पनि छाएको छैन रामचन्द्र हिमेरजीलाई धेरै धेरै धन्यवाद छ यो सुन्दर साथको लागि त्यसै गरी अर्को रचनालाई अगाडि जोड्छु मेरो हातमा शिखर अस्तित्वजीले मुम्बईदेखि लेख्नु भएको रचना छ कहाँ छन् मुलुक मुलुकका मजदारी कहाँ छन् सधैँ भुट माग्ने भिखारी कहाँ छन् चरालाई रुखबाट खाडी धपाए चरालाई रुखबाट खाडी धपाए बने मास्न खोज्ने सिकारी कहाँ छन् कहाँ छन् मुलुकमा मजदारी कहाँ छन् मुलुक दवामा यो लगाएर हाँस्ने मुलुक दवामा ला दावामा यो लाएर हाँस्ने महाधुर्त कपाडी जुवारी कहाँ छन् सधैँ भुट माग्ने बिकारी कहाँ छन् कुवाबाट छोरी बालतकृत हुँदा पनि कुवाबाट छोरी बालतकृत हुँदा नि अमर सभ्यताका पुजारी कहाँ छन् सधैँ भू माग्ने भिखारी कहाँ छन् सधैँ भोट माग्ने भिखारी कहाँ छन् शेखर अस्तित्वजीलाई पनि धेरै धेरै धन्यवाद यो सुन्दर साथको लागि बालन्द माबुजीको रचनालाई अगाडि जोड्छु दसैँ तिहार आउँदा मन दुख्छ साथी दसैँ तिहार आउँदा मन दुख्छ साथी परिवारको सम्झनामा झन् दुख्छ साथी विदेश भन्ने यो खुल्ला हिरासतमा छु विदेश भन्ने यो खुल्ला हिरासतमा छु दिनभरको परिश्रमले तन दुख्छ साथी दसैँ तिहार आउँदा मन दुख्छ साथी परिवारको सम्झनामा छन् दुःख साथी आफ्नो परिवारलाई सम्झिएको रचना बालन्द माबुजीलाई पनि धेरै धेरै धन्यवाद यो सुन्दर साथको लागि त्यसै गरी अर्को रचनालाई अगाडि जोड्छु रामचरण श्रेष्ठजीले पानी छ रामेछापदेखि कोर्नु भएको रचना छ मन्दिरमा भगवान खुब मुस्कुराउँछ अनि चढाएको भेटी सबै हराउँछ जिन्दगी चलाउन भनेर कसैले जिन्दगी चलाउन भनेर कसैले मदिराको नाम जहार बनाउँछ अनि चढाएको भेटी सबैले हराउँछ पहिला आफैले घर जलाएपछि पहिला आफैले घर जलाएपछि अनि फुर्सदमा मान्छे पछुताउँछ अनि चढाएको भेटी सबैले हराउँछ नकुट्याओ पुरानो घाउहरू फेरि नकुट्याओ पुरानो घाउहरू फेरि नत्र तिमीलाई आँसुले बगाउँछ अनि चढाएको भेटी हराउँछ मन्दिरमा भगवान् खुब मुस्कुराउँछ जबसम्म अहङ्कार मनमा बस्छ जबसम्म अहङ्कार मनमा बस्छ आफैलाई सबैले ईश्वर बताउँछ अनि चढाएको भेटी हराउँछ मन्दिरमा भगवान् खुब मुस्कुराउँछन् पायो भने संसार निल्छ भोकले पायो भने संसार निल्छ भुकले खै मान्छे यहाँ कहिले हगाउँछ खै मान्छे यहाँ कहिले अगाउँछ मन्दिरमा भगवान् खुब मुस्कुराउँछ अनि चढाएको भेटी हराउँछ अनि चढाएको भेटी हराउँछ निकै सुन्दर रचना यो सुन्दर रचनाको लागि रामचरण श्रेष्ठजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु आगामी दिनहरूमा यस्तै यस्तै साथ मैले पाइराखौँ त्यसै गरी अर्को रचनालाई अगाडि जोड्छु दिप मिलन रुद्ध रूपन्दे हाल दुवा कथाहरूदेखि लेख्नुहुन्छ कस्तो होला दसैँ मेरो कस्तो होला तिहार उता सुक्ष टिका यता खा खाली निधार कस्तो होला दसैँ मेरो कस्तो होला तिहार उत सुक्छ टिका यता खाली हुन्छ नि निधार पोहोर झै बन्छ पक्कै आँखा आँसु नहार तर पनि सुक्दै सुन्दैन यो नियतिको पुकार कस्तो होला दसैँ मेरो कस्तो होला तिहार बुढा बा आमा प्रिय अनि सन्तानलाई बुढा बा आमा प्रिय अनि सन्तानलाई पठाउन सकिएन म उमङ्ग र बहार उता सुक्छ टिका यता खाली हुन्छ निधार नरुनु नझार्नु आँसु चेलीले मूल बाटो हेरेर नझार्नु आँसु चेलीले मूल बाटो हेरेर यसले पनि बाँकी रह्यो अहिले पनि बाँकी रह्यो अरबको करार कस्तो होला दसैँ मेरो कस्तो होला तिहार उता टिका यता खाली हुन्छ निधार उता टिका यता खाली हुन्छ निधार निकै सुन्दर रचना दिप मिलनजीलाई पनि धेरै धेरै धन्यवाद प्रिय मित्र यो व्यवसायमा रहेर अर्को सुमधुर साङ्गीतिक आवाज जोड्छु मात्र तपाईँको लागि प्रिय मित्र अब भने कार्यक्रमको अन्तमा आइपुगिसकेका छौँ अब भने विदा माग्नुपर्छ आजको यो साहित्यिक ढुङ्गालाई यहीँ कतै किनारा लाउँदै उठ्नुपर्छ यो बसाइँबाट समयको नीतिले हामीलाई कहिले पो पर्खन्छ र समयलाई हामीले पछि पछि लाग्नुपर्छ समयलाई हामीले नै पछ्याउनु पर्दो रहेछ आज छुटेर के भयो अर्को साथ अवश्य पनि तपाईँका रचनाहरूको साथमा म उपस्थित हुनेछु त्यो माया त्यो अञ्जुलीमा सङ्घालेर म तपाईँको त्यो मायाहरूलाई सदैव साथ दिँदै जानेछु आजको लागि कार्यक्रमको निर्धारित समय सकिसकेको छ यतिन्जेल सुनेर साथ दिनुभयो तपाईँ सबै सबैलाई धेरै धेरै धन्यवाद रचना पठाउनुहुने तपाईँ सम्पूर्ण सर्जकहरूप्रति आभारी रहे र मेरो यो आवाजलाई तपाईँको रेडियो सेटसम्म पुर्याउन साथ दिनुहुने मित्र रिजन केसीलाई पनि धेरै धेरै धन्यवाद दिँदै म तपाईँकै साहित्यिक मित्र दिपेन्द्र पनि छुट्टिन चाहन्छु साहित्य र सिर्जनाको सदैव सम्मान गरौँ नमस्कार